नमस्कार कार्यक्रम शैक्षिक मार्गबाट म प्रकाश पार्की रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा हजको आफ्नै उत्पादनमा तयार पारिएको यो साप्ताहिक रेडियो कार्यक्रम हो हरेक साताको बुधबार बेलुकी छ बजेर तीस मिनट जाँदा यो कार्यक्रम प्रसारणमा आउने गर्दछ शिक्षाका विविध विषयमा केन्द्रित रहने यो कार्यक्रमको नयाँ श्रृङ्खला हो शिक्षासँग जोडिएका विविध विषयमा समाचारमूलक गतिविधि र शिक्षासँग जोडिएका व्यक्तिसँगका कुराकानी कार्यक्रममा प्रस्तुत हुने गर्दछन् कार्यक्रमको नयाँ श्रृङ्खलामा पनि सोही परिधिभित्र रहेर प्रस्तुत हुनेछौ आजको कार्यक्रममा प्राविधिक शिक्षाका विषयमा केन्द्रित रहनेछौ तर कार्यक्रमको विषयवस्तुमा प्रवेश गर्नुभन्दा पहिले राख्छौ हप्ताभरिका शिक्षा सम्बन्धी समाचारमूलक गतिविधि गतिविधिको साथमा हुनुहुन्छ साथी प्रतीक्षा धामी परीक्षा नियन्त्रण कार्यालय पनिका सानो ठिमी भक्तपुरले एक हप्ता भित्रमा प्रवेशिका एसएलसीको पत्र पठाउने भएको छ प्रमाण पत्र बनाउन समय लागेको हुनाले एक हप्तामा जिल्लामा पठाउने परीक्षा नियन्त्रक कृष्ण प्रसाद काप्रीले जानकारी गराएका छन् सबै प्रमाण पत्र प्रिन्ट छाप लगाउँदा समय लाग्ने भएकाले अबको एक हप्तामा पठाउने उहाँले बताउनुभयो सकल प्रमाणपत्र नभए पनि कलेजले इन्टरनेटबाट डाउनलोड गरिएको प्रमाणपत्रका आधारमा प्रवेश परीक्षा लिइरहेका छन् साउन पन्ध्र गतेबाट कक्षा एघारको पढाइ सञ्चालन हुने बताउँदै उहाँले त्योभन्दा अगाडि भर्ना गर्नका लागि प्रत्येक विद्यालयमा प्रमाणपत्र पुर्याउने उल्लेख गर्नुभयो पनिकाले गत वर्ष सञ्चालन भएको एसएलसीको नतिजा असार दुई गते पहिलो पटक अक्षराङ्कन लेटर ग्रेडिङ पद्धतिमा विभिन्न नौ ग्रेडिङमा परीक्षाफल सार्वजनिक गरेको थियो उच्च माध्यमिक शिक्षा परिषदले वितरण गर्दै आएको छात्रवृत्ति विद्यार्थी आफै चनाखु नहुँदा वर्षेनी खेर जाने गरेको छ परिषदले वर्षेनी आठ हजार विद्यार्थीलाई विभिन्न नाममा छात्रवृत्ति दिने व्यवस्था गरेको छ तर निर्धारित संख्याका विद्यार्थीले कहिले पनि छात्रवृत्ति लिने नगरेको उच्च माध्यमिक शिक्षा परिषदले जनाएको छ परिषदले वर्षेनी आठ हजार विद्यार्थीलाई विभिन्न शीर्षकमा छात्रवृत्ति दिने व्यवस्था गरेको छ तर अधिकांश विद्यार्थी शहरी क्षेत्रमा मात्र पढ्न खोज्ने प्रवृत्तिका कारण ग्रामीण क्षेत्रका उच्च माविमा गएको छात्रवृत्ति खेर जाने गरेको हो यो सुविधा उच्च माध्यमिक शिक्षा परिषदले कक्षा एघारमा पढ्नेलाई प्रदान गर्छ सामुदायिक विद्यालयका चालिस विद्यार्थी मध्ये एकजनाले छात्रवृत्ति पाउने व्यवस्था छ उच्च माध्यमिक शिक्षा परिषद र निजी उच्च माध्यमिक विद्यालयको संगठन हिसानको संयुक्त सहयोगमा प्रत्येक निजी विद्यालयमा प्लस टू पढ्ने दुई प्रतिशतलाई छात्रवृत्ति दिने व्यवस्था छ दुर्गम जिल्लामा सबैभन्दा धेरै नम्बर ल्याएर एसएलसी पास गरेकालाई छात्रलाई उच्च शिक्षा पढ्न आवासीय व्यवस्था सहितको छात्रवृत्तिको व्यवस्था गरिएको छ त्यस्तै विशेष छात्रवृत्ति अन्तर्गत शारीरिक रूपमा अशक्त विद्यार्थीलाई दिने व्यवस्था छ शिक्षा मन्त्रालयले एसएलसी परीक्षामा डी र ई ग्रेड ल्याएका विद्यार्थीलाई के पढाउने भनी पूर्व तयारी नै नगरेका कारण लाख भन्दा धेरै विद्यार्थीले कुनै पनि विषय पढ्न नपाउने भएका छन् डी र ई ग्रेड ल्याएका विद्यार्थीलाई प्राविधिक तथा व्यावसायिक शिक्षा तालिम केन्द्र अन्तर्गतको टेक्निकल एसएलसी पढाउने भने तापनि पच्चिस हजार विद्यार्थीले मात्र पढ्न पाउने भएका छन् शिक्षा मन्त्रालयले एसएलसी परीक्षामा शुरू गरिएको लेटर ग्रेडिङ प्रणालीमा कोही पनि विद्यार्थी फेल हुँदैनन् छन् भने पनि हजारौं विद्यार्थीले उच्च शिक्षा पढ्न नपाउने भएका छन् शिक्षा मन्त्री गिरिराज मणि पोखरेलले डी र ई ग्रेड ल्याएका सबै विद्यार्थीले टेक्निकल एसएलसी पढ्न पाउने भन्दै आए पनि प्राविधिक तथा व्यावसायिक तालिम केन्द्रले डी र ई ग्रेड ल्याएका विद्यार्थीलाई पढाउने टेक्निकल संस्थाहरूमा पच्चिस हजारको कोटा मात्र रहेको बताएको छ हाल नेपालका विभिन्न जिल्लामा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 दिपायलमा क्षेत्रीय स्तरको गोष्ठी सञ्चालन गरेको थियो जनक शिक्षा सामग्री इन्डस्ट्री लिमिटेडले वितरण गरेको कक्षा नौको नेपाली विषयको पाठ्यक्रममा त्रुटि भेटिएको छ कञ्चनपुरको देखत भुली गाविसको नन्द उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई वितरण गरिएको कक्षा नौको पाठ्यक्रमको छपाईमा गल्ती भेटिएको विद्यालयका प्राचार्य शेरबहादुर भण्डारीले बताउनुभयो कक्षा नौको पुस्तकमा कक्षा आठका चारवटा पाठ समावेश गरिएको पाइएको छ प्राचार्य भण्डारीले भन्नुभयो यसमा मुद्रण गर्ने निकायको गल्ती देखिन्छ कक्षा नौको नेपाली विषयको पुस्तकमा पृष्ठ नम्बर एकदेखि तीससम्म कक्षा आठको नेपाली विषयका पाठहरू छापिएका छन् नन्द उच्च माध्यमिक विद्यालयका आठजना विद्यार्थीले प्राप्त गरेका पुस्तक मध्ये आठवटा पुस्तकमा यस्तो त्रुटि देखिएको विद्यालयले जनाएको छ र जिल्ला शिक्षा कार्यालय दार्चुलाले जिल्लाभरिका मावि र उच्च माध्यमिक तहका सूचना संचार र प्रविधि मार्फत शिक्षण सिकाइ अनि अनिवार्य गर्ने गरी तयारी थालेको छ बदलिदो परिवेशमा शिक्षण सिकाइमा प्रभावकारी बनाउने उद्देश्यले मावि र उच्च माध्यमिकका कक्षाहरूलाई सूचना संचार र प्रविधिको प्रयोगबाट गर्ने गरी तयारी थालेको हो अहिलेको समयमा प्रविधिको प्रयोग गर्न नसके सिकाइ प्रभावकारी हुन सक्दैन जिल्ला शिक्षा अधिकारी डाक्टर बाबुराम ढुङ्गानाले भन्नुभयो भएको प्रविधिलाई प्रयोग गर्न सक्नुपर्छ जिल्लाका अधिकांश विद्यालयमा कम्प्युटर भए पनि प्रयोग कम भएको पाएपछि विद्यालयका शिक्षा शिक्षकहरूलाई कम्प्युटर सूचना प्रविधि बारे जानकारी समेत दिइरहेको ढुङ्गानाले बताउनुभयो धेरैजसो विद्यालयमा कम्प्युटर प्रोजेक्टर भएको र नभएका विद्यालयमा समेत स्रोत जुटाउने कार्ययोजना बनाएको जिल्ला शिक्षा कार्यालय दार्चुलाले जनाएको छ हप्ताभरिका शिक्षा सम्बन्धी समाचारमूलक गतिविधि सुनाउँदै हुनुहुन्थ्यो साथी प्रतीक्षा धामी श्रोता तपाईँले भर्खरै मात्र रेडियो खोल्नु भएको हो भने हामी रेडियो युनिटीको कार्यक्रम शैक्षिक मार्गमा छौ शिक्षासँग जोडिएका विविध विषयमा केन्द्रित हुने कार्यक्रमको यो नयाँ श्रृङ्खला हो हामीले भर्खरै हप्ताभरिका समाचारमूलक गतिविधि प्रस्तुत गरेका थियौं गतिविधि पछि लाग्दैछौ कार्यक्रमको विषयवस्तुतिर प्राविधिक शिक्षाका विषयमा व्हाइट पार्क कलेज सिमरीको डडेलधुराका सह क्याम्पस प्रमुख महेश सिंह समाल र सोही क्याम्पसका प्रशासक चित्र पाण्डेसँग कुराकानी गरेका छौँ प्रस्तुत छ उहाँहरूसँग गरिएको यो कुराकानी स्वागत छ यहाँलाई कार्यक्रम शैक्षिक मार्गमा धन्यवाद प्रकाशजी मेरो नाम महेश सिंह समाल म व्हाइट पार्क भोइस ट्रेनिङ चिफ र ल्याब सङ्कायमा प्राध्यापन गराउँदै आइरहेको छु धन्यवाद प्रकाश सर मेरो नाम चित्रराज पाण्डे म चाहिँ व्हाइट पार्क कलेज स्थापना कालदेखि नै आयुर्वेद सङ्कायमा अध्यापन गराउँदै आइरहेको छु म महेश सरतिर गए तपाईँ प्राविधिक शिक्षा अध्यापन गराउँदै हुनुहुन्छ कहिलेबाट म प्राविधिक शिक्षा अध्यापन गराउँदै आएको एक वर्ष अगाडिदेखि हो दुई हजार बहत्तर सालदेखि म अध्यापन गराउँदै आइरहेको छु र म आफू प्राविधिक शिक्षातर्फ इन्भल्भ भएको चाहिँ मलाई करिब छ वर्ष जति भइसक्यो र अहिले म प्राध्यापन र अध्यापन दुइटै गराउँदै आइरहेको छु यसै गरी चित्र सर म एकहत्तर सालदेखि नै प्राविधिक शिक्षातर्फ पढाउँदै आइरहेको छु म महेश सरतिर गए प्राविधिक शिक्षा भनेको के हो प्राविधिक शिक्षा भनेको प्रविधिमा आधारित शिक्षा हो सामान्यतया मान्छेलाई काम गर्न विभिन्न भौतिक दुःख कष्ट नहोस् भनेर सामान्य मसिनको सहायताले कामलाई छिटो छरितो र दुरुस्त गर्ने एउटा प्रविधि नै प्राविधिक शिक्षा हो प्राविधिक शिक्षाको महत्त्व चाहिँ के हो सर शिक्षा भनेको education begins from cradle and ends to the grave भन्छ शिक्षा भनेकै मानिसको जन्मसँगै सुरु भएर चिहानमा अन्त हुने प्रक्रिया हो र प्राविधिक शिक्षाको वर्तमान सन्दर्भमा निकै नै महत्त्व रहेको पाइन्छ मानिसले साधारण शिक्षा पढेको खण्डमा रोजगारी पनि नपाउन सकिने हाल आएर लाखौँ नेपालीहरू सैद्धान्तिक ज्ञानको कारणले गर्दाखेरि विदेशमा गएर आफ्नो श्रम बेच्न बाध्य छन् प्राविधिक शिक्षाको माध्यमबाट रोजगारीको स्थिति सिर्जना गर्न सकिन्छ भने यदि रोजगारै नभए पनि व्यक्ति स्वयं आफूमा शिवको विकास हुने भएकाले आफै स्वरोजगारको स्थिति सिर्जना गर्न सक्ने भएकाले वर्तमान परिपेक्षमा प्राविधिक शिक्षाको निकै नै महत्व रहेको पाइन्छ प्राविधिक शिक्षा र साधारण शिक्षामा के फरक छ प्रकाशजी प्रश्न एकदम सामान्य तवरले सोध्नुभयो तर यसको अर्थ गम्भीर हुन्छ सामान्य शिक्षा पनि शिक्षा हो मान्छेले जन्मेदेखि आमा बुवा भन्न सिक्ने एउटा जो बच्चाको प्रचलन छ त्यो नि एउटा आफैमा शिक्षा हो तर प्राविधिक शिक्षा आफैमा जटिल भन्ने मान्छेले बुझ्छन् त्यस्तो छैन प्रविधिले मान्छेलाई हेर्नुहोस् त विश्वभरिका घटनाहरू हामी एउटा कोठामा बसेर जानिरह हुन्छौँ बुझिरह हुन्छौँ त्यही भएर सामान्य शिक्षाले यस्तो एउटा सिक्ने सन्दर्भ जुराउँदैन अथवा त्यस्तो माहौल जुराउँदैन तर प्राविधिक शिक्षाले प्रविधिको सहयोगले मसिनको सहयोगले हामी विश्वभरि भए कहाँ के भइरहेछ अहिले विश्वमा कस्तो गतिमा विश्व चलिरहेछ भन्ने कुरा एउटा बन्द कोठाभित्र जान्न सक्छौँ एउटा सामान्य कम्प्युटरको माध्यमले जान्न सक्छौँ त्यही भएर प्राविधिक शिक्षा भनेको आजको आवश्यकता हो प्रविधिलाई जुन मान्छेले अँगाल्न सक्छ त्यो मान्छे सफलताको चुचुरोमा पुगेको प्रष्ट देख्न सकिन्छ सर पछिल्लो समयमा डडेलधुरामा पनि धेरै प्राविधिक शिक्षा पढाउने विद्यालयहरू खुलिरहेका छन् सिट सीमित हुन्छ तर पनि कति आउँछन् प्रवेश परीक्षामा विद्यार्थीहरू धन्यवाद सर हाम्रो यस व्हाइट पार्क कलेजले छवटा संकायहरूमा अध्यापन गराउँदै आएको छ जसमा बाली विज्ञान पशु विज्ञान सर्वे इन्जिनियरिङ अमिन निर्माण सहायक civil sub overseer lab assistant र आयुर्वेदिक अहेब वैद्यमा गरेर छवटा ट्रेडमा छ र मानिसहरू हाम्रो कहाँ त्यही आठ नौ सौ जतिको सङ्ख्यामा विद्यार्थीहरू आउने गरेका छन् सिटिबिटीले नै एउटा मापदण्ड तय गरेको छ प्रत्येक संकायमा चालिसजना मात्र राख्ने भन्ने सिटिबिटीको मापदण्ड रहेको छ जसमा हाम्रो कलेजले प्रत्येक संकायमा दुई दुईजना विद्यार्थीलाई छात्रवृत्ति पनि प्रदान गर्दै आएको छ र हामीहरूले आन्तरिक परीक्षाहरू टर्मिनलहरू सञ्चालन गर्दाखेरि उत्कृष्ट हुने विद्यार्थीलाई केही हदसम्म त्यो स्कलरसिपमा नपढेको उत्कृष्ट विद्यार्थीलाई पनि छुट गर्दै आइरहेको स्थिति छ प्राविधिक शिक्षातिर विद्यार्थीहरूको आकर्षण बढ्नुको कारण चाहिँ के हो प्राविधिक शिक्षा आफैमा हौसल्ला ल्याउने खालको शिक्षा छ नम्बर वान कुरा प्रविधिमा मान्छे अहिले यति इन्ट्रेस्टेड भइसक्यो कि एउटा सामान्य बच्चा तिन वर्ष चार वर्ष नपुग्दै मोबाइल समातेर बुवालाई मम्मीलाई चिन्ने हुने बित्तिकै हेलो बाबा हेलो मम्मी भनेर तोते बोलीका साथ बोल्न थाल्छ त्यही भएर सानै उमेरमा टेक्नोलोजीसँग जुझ्नलाई टेक्नोलोजीबाट सिक्नलाई र आफूलाई एडभान्स बनाउनलाई मान्छेहरू सामान्य शिक्षाभन्दा अहिले प्रविधिक शिक्षातर्फ लागेका हुन्छन् र स्वरोजगार बन्ने एउटा उत्कृष्ट बाटो प्राविधिक शिक्षा हो भन्ने अहिले जनमानसमा छ त्यो माहौलले पनि सबै बालबालिकाहरूमा सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूमा प्रविधिलाई अँगाल्नुपर्छ प्राविधिक शिक्षातर्फ जानुपर्छ भन्ने भावना बढेर आएको छ तपाईँहरू लामो समयबाट यो अध्यापन पेसामा संलग्न हुनुहुन्छ प्रवेश परीक्षामा कुन विषयमा आवेदनहरू बढी आउँछ तपाईँहरूले थुप्रै विषयहरू तपाईँको कलेजले पढाइरहेको छ यसमा सर समय सान्दर्भिक प्रश्न गर्नुभयो विद्यार्थीहरू कुन संकायमा आउँछ भन्ने कुरा भन्दाखेरि विद्यार्थीहरूले एउटा त पहिला नै आफ्नो मानसिकता फलानो सब्जेक्ट पढ्ने भनेर बनाइरहेछ विद्यार्थीको चाप त हामीसँग प्रत्येक सङ्कायमा छ र त्यसमा पनि प्राय गरेर अमिन कृषि JTA veterinary JTA lab assistant चाहिँ विद्यार्थीहरू अलि बढी हुने टाइपको डडेलधुरामा कृषि सेक्टरमा सायद काम गर्ने एनजिओ आइएनजिओहरू भेटनरी पशु क्षेत्रमा काम गर्ने भएर हो कि अनि विद्यार्थीको कुन मानसिकता हो त्यसमा अलि चाप हुन्छ अन्यमा अलि कम हुन्छ भने विद्यार्थी चाहिँ हामीसँग गत साल स्टार्टिङको बगत हामीले अलि सम्बन्धन ढिलो प्राप्त गरेको हुनाले एक सय पचास थियो अहिले चाहिँ दुई सय एकतिसजना विद्यार्थी रहेको छ प्राविधिक शिक्षामा जसो भन्नुभयो तपाईँले जेटी र अमिनमा धेरै विद्यार्थीहरू आउँछन् अरूमा कम आउँछन् यो अरूमा चाहिँ किन कम आउँछन् होला अरूमा कमाउने भन्ने होइन फर्म भर्दाखेरि चालिसजना त हाम्रो प्रत्येक सङ्ख्यामा पुगेकै छ अहिलेको तथ्याङ्क हेर्दाखेरि दुई हजार बहत्तर त्रिहत्तरको तथ्याङ्कले तर कम आउने कुन मानेमा भनेका हो भने विद्यार्थीको चोइस कृषिमा ल्याबमा अमिनमा तुलनात्मक रूपले बढी भएको देखियो किनकि नेपाल अहिले भूकम्प पछिको अवस्थालाई हेर्दा विकासको गतिमा दौडेर गइरहेको छ भर्खरै पनि नेपाल सरकारले धेरै नयाँ योजनाहरू राखेको छ रेलमार्गको योजनाहरू त्यस्ता योजनाहरूमा सर्वेको पहिलो आवश्यकता हुने भएकोले सायद अब नेपाली जनमानसमा विकासलाई अँगाल्ने बानी परेकोले सर्वेतर्फ मान्छे आकर्षित भयो होलान् अमिनतर्फ त्यसै गरी कृषितर्फ नेपाल कृषि प्रधान देश हो अहिले पनि हामी टोटल नेपालीहरूमध्ये अस्सी प्रतिशत नेपालीहरू कृषिमा इन्भल्भ छौँ त्यही भएर आफूले गर्दै गरेको सानो बारीमा धेरै फलाउने इच्छा सबै नेपालीको हुन्छ नै दुई पैसा बढी कमाऊ भन्ने सबैको अभिलाषा हुन्छ त्यसैले वैज्ञानिक कृषि प्रणाली अप्नाउनका लागि विद्यार्थीहरूको आकर्षण कृषि र पशुमा देखिएको हो पशु पनि अब कृत्रिम गर्भाधानबाट हामी अहिले जहाँ पनि देख्छौँ सामान्य खालका गाई गोरु पाल्नुभन्दा पनि औद्योगिक रूपले गाई गोरु पालन गर्ने गाई भैँसी पालन गर्ने जसबाट पर्याप्त मात्रामा दुध मासुजन्य पदार्थ र साथसाथै डेरी प्रोडक्टहरू बनाउने होडबाजी नै चलेको छ त्यही भएर विकसित जातको पशुपालनका लागि पनि र उनीहरूको सुपथ उपचार सजिलोसँगै उपचार गरेर पशुपालनलाई एकदम व्यावसायिक बनाउने आधारले पशु क्षेत्रमा पनि विद्यार्थीको क्रेज बढेको देखिन्छ तर समग्रमा भन्दाखेरि हाम्रो सबै ट्रेडतर्फ चालिसजना पुगेकै हुन्छ त्यो तर आकर्षक मात्र अर्को कुरा हो पुग्नु विद्यार्थीको कोरम पुग्छ हामीसँग प्राविधिक विषय पढे भनेपछि रोजगारी ग्यारेन्टी हुन्छ भन्छन् हो अवसर यो चाहिँ बडो गम्भीर प्रश्न सोध्नुभयो प्राविधिक शिक्षा पढ्ने बित्तिकै त्यस्तो रोजगारीको ग्यारेन्टी चाहिँ हुन्छ भन्ने चाहिँ फिक्स छैन तर मानिस चाहिँ त्यस्तो साधारण शिक्षाको भन्दा आफै केही न केही व्यवसाय गरेर चाहिँ जीवन निर्वाह गर्न सक्छ रोजगारी चाहिँ हुन्छ भन्ने छैन जे भए पनि आफ्नो व्यवसायतर्फ चाहिँ व्यक्ति अगाडि बढ्छ रोजगारीको चान्सेस पनि साधारण शिक्षाभन्दा बढी नै रहेको पाइन्छ खर्चको हिसाबले हेर्ने हो भने पनि प्राविधिक शिक्षा बढी खर्चिलो छ तर पनि विद्यार्थीहरूको यो शिक्षाप्रति धेरै नै आकर्षण बढेको छ र धेरै आवेदन आउँछ यो चाहिँ किन होला क्वेसन समय सान्दर्भिक हो सर नेपालीहरू आर्थिक रूपले सम्पन्न भइदिएका भए किन कतार जान्थ्यौँ होला किन मलेसिया दुबई जान्थ्यौँ होला हामी विपन्न नै हौँ मध्यम वर्गमा हिँडिरहेको हाम्रो नेपालको अवस्था आर्थिक रूपले त्यस्तो समयमा पनि विद्यार्थीहरूको आकर्षण प्राविधिक शिक्षातर्फ किन भयो भने अहिलेको हाम्रो समाज के भइसक्यो भने एक्काइसौँ शताब्दीको प्रविधिको समाजमा पुगिसक्दा हाम्रो समाज पैसालाई होइन समयलाई हेर्छ आज एक घन्टा हामी पछाडि पऱ्यौँ भने कलेज मानिदिउँ कुनै विद्यार्थीको कलेज छ बजे क्लास सुरु हुन्छ फर्स्ट पिरियड भने ऊ साढे छमा पुग्यो भने उसले तिस मिनटमा तिस शब्द उसले छोड्नुपर्छ तिसवटा नयाँ चिज सिक्नबाट ऊ वञ्चित हुन्छ त्यही भएर मान्छे पैसा भन्दा पनि अहिले समयलाई हेर्छ छोटो समयमा नै छोटो उमेरमा नै बढी प्रगति गर्ने बढी शिक्षा लिन दिन सक्ने क्षमता प्राविधिक शिक्षाले बढी राख्ने भएकाले साधारण शिक्षाभन्दा विद्यार्थीहरू पैसा बढी हुँदाहुँदै पनि पैसा बढी तिर्नुपर्ने अवस्था हुँदाहुँदै पनि प्राविधिक शिक्षातर्फ आउने गर्दछ के हप्ता अगाडि एसएलसीको नतिजा सार्वजनिक भएको थियो प्राविधिक शिक्षा पढ्नको लागि एसएलसीमा कुन ग्रेड लिएको विद्यार्थीले पढ्न पाउँछ भर्खरै नेपाल सरकारले दुई हजार बहत्तर सालदेखि नै ग्रेडिङ सिस्टम लागू गरेको छ र प्राविधिक शिक्षामा शिक्षा मन्त्रालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिबिटीले प्रस्टर नियम बनाएकै छ प्राविधिक शिक्षातर्फ डी र ई e ग्रेडमा उत्तीर्ण विद्यार्थीले समेत प्राविधिक शिक्षा पढ्न पाउनेछ र एसएलसी दिएका एसएलसीमा पास हुनुभएका सम्पूर्ण विद्यार्थीलाई म पार्क कलेज परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट शुभकामनाका साथै बधाई ज्ञापन गर्न चाहन्छु र उहाँहरूलाई म के भन्न चाहन्छु भने अन्य साधारण शिक्षाभन्दा प्राविधिक शिक्षा पढ्नुहोस् आफ्नो व्यवसाय गरेर पनि जीवन निर्वाह गर्न सकिन्छ त्यसैले प्राविधिक शिक्षातर्फ भर्ना गर्न आउनु होला भन्ने अनुरोध गर्न चाहन्छु अन्तमा प्राविधिक शिक्षाबारे अहिले एसएलसी उत्तीर्ण भएका विद्यार्थी विद्यार्थीहरूलाई के भन्नुहुन्छ प्राविधिक शिक्षा मैले बारम्बार दोहोऱ्याउँदै आएको शब्द हो प्राविधिक शिक्षा भनेको मसिनसँग आफ्नो सम्बन्ध गाँच्ने एउटा शिक्षा हो प्राविधिक शिक्षा पढ्नु सबको रहर हुन्छ भर्खरै एसएलसी दिएर बसेका सम्पूर्ण नेपाली भाइ बहिनीहरूलाई सर्वप्रथम त पास हुनुभएको छ सफलताको शुभकामना व्यक्त गर्दै सक्नुहुन्छ भ्याउनुहुन्छ र कम समयमै छिटो प्रगति गर्न चाहनुहुन्छ भने प्रविधिको युगलाई सम्हाल्नुहोस् प्रविधिसँग हिँड्ने बानी बसाल्नुहोस् र प्राविधिक शिक्षा पढ्नलाई प्राविधिक शिक्षालयहरूमा आउनुहोस् भनेर भन्न चाहन्छु हुन्छ व्यस्तताका बावजुद हाम्रो स्टुडियोसम्म आएर हामीसँग कुराकानी गरिदिनु भयो तपाईँलाई धन्यवाद धन्यवाद प्रकाशजी तपाईँ लगायत तपाईँको युनिटी एफएमलाई मेरो र मेरो संस्था व्हाइट पार्क कलेजको तर्फबाट विशेष आभार प्रकट गर्दछौँ र धन्यवाद चित्रजी तपाईँलाई पनि धन्यवाद छ हाम्रो स्टुडियोसम्म आइदिनु भयो धन्यवाद प्रकाश सर यहाँले पनि हामीलाई होइन आफ्नो कुरा भन्ने मौका राख्न दिनुभयो यसका लागि यहाँलाई र यहाँको संस्था युनिटी एफएमलाई म मेरो व्यक्तिगत र यस व्हाइट पार्क कलेजको तर्फबाट हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु धन्यवाद श्रोता अहिले तपाईँले सुन्नुभयो प्राविधिक शिक्षाका विषयमा व्हाइट पार्क कलेजका सह क्याम्पस प्रमुख महेश सिंह समाल र सोही क्याम्पसका प्रशासक चित्र पाण्डेसँग गरिएको कुराकानी यो सँगै हामी कार्यक्रमको अन्तमा आइपुगेका छौँ हस्त श्रोता हामी आगामी श्रृङ्खलामा नयाँ विषयवस्तु सहित आउने नै छौँ तर त्योभन्दा अगाडि आजको कार्यक्रम कस्तो लाग्यो कुनै प्रतिक्रिया वा सुझाव दिन मन लागेको छ भने हामीलाई तपाईँका प्रतिक्रिया अथवा सुझाव पठाउन सक्नुहुनेछ पठाउनका लागि ठेगाना रहेको छ कार्यक्रम शैक्षिक मार्ग सामुदायिक रेडियो युनिटी बयानब्बे दशमलव दुई मेगा हर्ज अमरगढी नगरपालिका पाँच खलङ्गा डडेलधुरा त्यस्तै तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ इमेल ठेगाना हो info dot radio unity at gmail dot com हवस् त श्रोता आजका लागि प्राविधिक मित्र प्रतीक्षा हामीलाई धन्यवाद अनि तपाईँ श्रोतालाई विशेष धन्यवाद कार्यक्रम प्रस्तुता प्रकाश पार्के विदा हुन्छु अर्को साता फेरि भेटौँला नमस्कार